ब्याङ्क रत्नगर एक निपनी चितवन फोन नम्बर पाँच साठी नौ सय बयानब्बे website W W W dot hotel star bank dot com head office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयम्भू पाठशाला Thank you. नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको दिउँसो दुई बजेको अर्पण समाचारमा स्वागत छ म ध्रुवराज खनाल सुरुमा अहिलेसम्मका प्रमुख समाचारका शीर्षकहरू अन्तर्राष्ट्रिय मजदुर दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै श्रमिक अधिकारसहितको श्रम ऐन निर्माण हुनुपर्नेमा कङ्ग्रेस नेता महतको जोड चुनावको विरोधमा लागेका दलहरूलाई चुनावी प्रक्रियामा सहभागी हुन मन्त्री परिषदका अध्यक्ष रेग्मीको आह्वान चुनावसित डराउनेहरूले सरकारको विरोध गरेको कङ्ग्रेस उपसभापति पौडेलको आरोप बङ्गलादेशमा पहिलोपटक संसदको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 प्रदर्शनको सम्झनामा यो दिवस मनाइने गरिन्छ आठ घन्टा काम आठ घन्टा आराम काम र आठ घण्टा मनोरञ्जनको माग राखेर सडकमा उत्रेका उनीहरूले देखाएको अदम्य साहस र बलिदानीको सम्झना नै मे दिवसको मुख्य आकर्षण हो आफ्ना मागको आवाज बुलन्द भएको र यसरी आवाज उठाउनेहरूको साहसप्रति सम्मान गर्दै मजदुर हक हितका लागि थप उपलब्धि प्राप्त गर्न गोलबन्द हुने सन्देश मे दिवसले दिने गरेको छ नेपालमा निजी तथा सरकारी सङ्घ संस्थामा करिब एक करोड सत्र लाख उनानब्बे हजार मजदुर कार्यरत रहेको तथ्याङ्क रहेको छ यसैबीच कङ्ग्रेस नेता रामशरण महतले श्रमिक अधिकार सहितको श्रम ऐन निर्माण हुनुपर्नेमा जोड दिनुभएको छ मजदुर दिवसका अवसरमा काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उहाँले श्रम नीति र श्रम ऐन नेपाली कङ्ग्रेसको पहिलो सरकारले दुई सालमा ल्याएको बताउनुभयो मजदुर अधिकार लोकतान्त्रिक मुलुकको परिचय भएको भन्दै महतले उग्र वामपन्थीले अधिकारको कुरा गरे पनि श्रमिकको अधिकार सुनिश्चित गर्न नचाहेको बताउनुभयो परिवर्तनको लागि सामाजिक सुरक्षा शिक्षा स्वास्थ्य र रोजगार भएको भन्दै महतले राज्यको नीति निर्माण तहमा श्रमिकको प्रतिनिधित्व हुनुपर्नेमा जोड दिनुभयो कार्यक्रमका अन्य वक्ताहरूले आकाशित महँगीको तुलनामा श्रमिकको ज्यालामा वृद्धि नभएको भन्दै श्रमिक अधिकार सहितको श्रम ऐन निर्माणमा जोड दिएका थिए अन्तरिम मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले चुनावको विरुद्धमा लागेका दलहरूलाई चुनावी प्रक्रियामा सहभागी हुन आह्वान गर्नुभएको छ मजदुर दिवसको अवसरमा रेग्मीले सन्देश सार्वजनिक गरेर चुनावी प्रक्रियाप्रति फरक धारणा राख्ने राजनैतिक दल तथा समूहलाई चुनावी प्रक्रियामा सहभागी हुन आह्वान गर्नुभएको हो राजनैतिक स्थायित्वका लागि संविधान सभाको गठन मार्फत संविधान निर्माण हुनुपर्ने र त्यसका लागि समावेशी निष्पक्ष जनसहभागितामूलक र स्वच्छ संविधान सभा चुनावको गर्नमा सरकार तत्पर रहेको रेग्मीको भनाइ छ नेकपा माओवादी लगायतका विभिन्न दलले चुनावी प्रक्रिया बहिष्कार गरेपछि यसअघि सरकारले वार्ताको पहल गरिरहेको छ अध्यक्ष रेग्मीले आगामी संविधान सभाको चुनाव सफल पार्न मजदुरहरूलाई आग्रह गर्नुभएको छ निर्वाचन सफल पार्न उत्साहजनक सहभागी हुन सम्पूर्ण मजदुर लगायत नेपाली दाजुभाइ दिदीबहिनीलाई आग्रह गर्दछु रेग्मीले दिनुभएको शुभकामना सन्देशमा भनिएको छ नेपाली कङ्ग्रेसका उपसभापति रामचन्द्र पौडेलले चुनावदेखि डराएकाहरू केही राजनैतिक शक्तिले प्रधान न्यायाधीशको नेतृत्वको सरकारको विरोध गरिएको आरोप लगाउनु भएको छ मोहन वैद्य नेतृत्वको नेकपा माओवादी लगायतका राजनैतिक शक्तिहरूले नै सुरुमा स्वतन्त्र व्यक्तिको नेतृत्वमा चुनावी सरकार माग गरेको प्रेस युनियन सुर्खेतले आज वरेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपसभापति पौडेलले बताउनुभयो अहिले स्वतन्त्र न्यायपालिकाको प्रमुखलाई चुनावी सरकारको नेतृत्व सम्पिँदा विरोध गर्नु जनमतदेखि डराउनु डराएको उहाँको आरोप थियो स्वच्छ निष्पक्ष र भइरहेको वातावरणमा चुनाव गर्नका लागि प्रधान न्यायाधीशलाई सरकारको जिम्मेवारी सुम्पिएको उपसभापति पौडेलले बताउनुभयो राजनैतिक दलहरूबीच एक अर्काको नेतृत्व अस्वीकार गर्ने अवस्था आएपछि बहालवाला प्रधान न्यायाधीशमा सहमति गरेको पनि उहाँले बताउनुभयो यही सरकारले आगामी मङ्सिरको पहिलो साताभित्र स्वस्थ निष्पक्ष र भइरहेको वातावरणमा चुनाव लाभ गर्ने पनि पौडेलको विश्वास थियो नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले सबै दलहरूलाई चुनावमा सहभागी गराउने वातावरण सरकारले बनाउनु पर्ने बताउनु भएको छ विराटनगर विमानस्थलमा आज संसारकर्मीसँग कुरा गर्दै नेता नेपालले लोकतन्त्रको संस्थागत विकासमा हुने संविधान सभाको चुनावमा सबै दलहरूलाई सहभागी गराउन सरकार गम्भीर भएर लाग्नुपर्ने बताउनुभयो निर्वाचन आयोगले दल दर्ताको काम सुरु गरिसकेको र नागरिकता वितरण टोली खटिने र फोटोसहितको मतदाता नामावली सङ्कलन भइरहेकाले सरकारले चाँडै चुनावको मिति घोषणा गर्ने विश्वास व्यक्त गर्नुभयो नेता नेपालले चुनाव बहिष्कार गर्नु लोकतन्त्र विरोधी विचार भएको उल्लेख गर्दै जसले चुनावको विरोध गर्छ उसलाई जनताले समाप्त पार्ने दावी गर्नुभयो सरकार र निर्वाचन आयोगको संविधानसभा निर्वाचनको तयारीमा लागेकाले चुनावप्रति अहिले सामान्य असन्तुष्टि जनाइरहेका दलहरूलाई चाँडै सहमतिमा ल्याउने बित्तिकै मङ्सिरको पहिलो साताभित्र निर्वाचन गर्ने गरी सरकारले मितिको घोषणा गर्ने उल्लेख गर्नुभयो ¡Gracias! एकीकृत नेकपा माओवादीका नेता लोकेन्द्र विष्ट मगरले भाषा संहिताको प्रमुख आधार हुन नसक्ने बताउनु भएको छ भाषा संहिताको एउटा विकल्प भए पनि त्यसको अन्तिम सिनोफानो नेपाली नागरिकले नै गर्नुपर्ने उहाँको भनाइ छ क्रान्तिकारी पत्रकार सङ्घ दाङले आज घुराईमा गरेको पत्रकार सम्मेलनमा नेता विष्टले संहिताको बारेमा नेताहरूको बुझाइने अस्पष्ट रहेको दावी गर्नुभयो बाहिरबाट रिमोट दबाएका आधारमा नेपालमा संहिता नबन्ने विष्टले बताउनुभयो एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्प कमल दाल प्रचण्डले संहिताको आधार भाषालाई मान्न भारतले सुझाव दिएको बताएको भोलिपल्ट त्यही दलकारका नेताको यस्तो भनाइ आएको हो विष्टले संहिताका विषयमा नेताहरूको बुझाइ टपरटुइयाँ रहेको टिप्पणी गर्नुभयो सरकारको काम चुनाव केन्द्रित हुन नसकेको भन्दै उहाँले मङ्सिरमा संविधान सभाको चुनाव नभए ठूलो सङ्कट आउने चेतावनी दिनुभयो नेकपा माओवादी निकट अखिल क्रान्तिकारीले नवलप्रासीका पाँचवटा निजी विद्यालयमा तालाबन्दी गरेको छ जिल्ला शिक्षा कार्यालयबाट अनुमति नलिई सञ्चालन भएका र थप तह थपेका पाँचवटा विद्यालयमा अखिल क्रान्तिकारीले तालाबन्दी गरेको हो अखिल क्रान्तिकारीले रामनगरको विद्यासागर इङ्ग्लिस स्कुल शिव मन्दिरको एभरेस्ट बोर्डिङ स्कुल माकरको मनोकामना बोर्डिङ स्कुल काबस्तीको गण्डकी आवासीय बोर्डिङ स्कुल र पिठोलीको आइसल्यान्ड इङ्ग्लिस स्कुलमा तालाबन्दी गरेको हो नियमित नियम विपरीत सन्सान भएको थाहा पाएर पनि जिल्ला शिक्षा कार्यालयले कारवाही नगरेकाले अभिभावक नठग्यौन् र विद्यार्थीको भविष्यमा खेलबाट नहोस् भनेर तालाबन्दी गरेको अखिल क्रान्तिकारी नवलप्रासीका अध्यक्ष अशोक अशोक ग्यावालीले बताउनुभयो सुनचाँदीको भावमा आज कुनै फेरबदल भएको छैन नेपाल सुनचाँदी व्यवसाय महासङ्घले आज सुनचाँदीको भाव मङ्गलबारकै कायम रहेको जनाएको छ आज बजारमा छापावाला सुन तोलाको बाहन्न हजार आठ सय रुपियाँमा र तेजाबी सुन बाहन्न हजार पाँच सय पचास रुपियाँमा कारोबार भइरहेको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 सिरिनको महत्त्वपूर्ण भूमिका रहेको थियो जसको इस्लामिक गुटहरूले तीव्र विरोध गरेका थिए यता भारतमा पेट्रोलियम पदार्थको मूल्य घटेको छ भारत सरकारले आजबाट लागू हुने गरी गैराती पेट्रोलियम पदार्थको मूल्य घटाएको हो पेट्रोलको हालको मूल्यमा चार पाँच चार प्रतिशत अर्थात् तिन रुपियाँ घटाएको भारतीय सञ्चार माध्यमले जनाएका छन् खाना पकाउने ग्यासमा भारतीय चौवन्न रुपियाँ घटाइएको छ भारतीय ओइल निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेपछि त्यहाँ मूल्यमा समायोजन गरिएको जनाइएको छ भारतमा मूल्य घटे पनि नेपालमा पनि केही समय केही कम हुने अपेक्षा गरिएको छ खेल समाचार आइसिसी लिग डिभिजन थ्रीमा नेपाल आज आयोजक बर्मुडासँग खेल्दैछ नेपाली समयअनुसार बेलुका सभा सात बजे बर्मुडाको सेन्ट डेभिस क्रिकेट क्लबको मैदानमा नेपालले सामना गर्न लागेको हो लगातार दुई खेल हारेसँगै नेपालको डिभिजन दुईमा पुग्ने यात्रा कठिन बनेको छ शीर्ष दुईमा पुग्ने सम्भावना जीवित राख्नका लागि नेपाललाई आज र यसपछिका सबै खेल जित्नुपर्ने हुन्छ तर त्यसपछि पनि युगान्डा इटली र अमेरिकाको खेलमा भर पर्ने हुन्छ यसबीच नेपाल र भारतबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता आज हुने भएको छ भारतको चर्चित फुटबल क्लब मोहन बगान र स्मारक division league champion three star क्लबबीच प्रतिस्पर्धा हुन लागेको हो प्रतियोगिता दस रङ्गशालामा साँझ पाँच बजेपछि सुरु हुनेछ उता इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज दुईवटा खेल हुँदैछ अपरान्ह सभा चार बजेपछि हुने पहिलो खेलमा मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबाद बीच प्रतिस्पर्धा हुनेछ अहिलेसम्म नौ खेल खेलेको मुम्बई छमा जित हात पार्दै बाह्र अङ्कका साथ चौथो स्थानमा छ भने समान खेल खेलेको हैदराबाद पाँचमा जित निकाल्दै दस अङ्कसहित मुम्बईभन्दा एक स्थान तल पाँच पाँचौँ स्थानमा छ आजको खेल जिते मुम्बई दोस्रो स्थानमा उक्लनेछ भने हैदराबादले खेल जिते ऊ पाँचौँ स्थानमा यथावत रहनेछ त्यस्तै आज हुने दोस्रो खेलमा दिल्ली डेभिल्स र कोलकाता नाइट राइडर्स भिन्नेछन् जाँदा जाँदै प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक अन्तर्राष्ट्रिय मजदुर दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै श्रमिक अधिकारसहितको श्रम ऐन निर्माण हुनुपर्नेमा कङ्ग्रेस नेता महतको जोड चुनावको विरुद्धमा लागेका दलहरूलाई चुनावी प्रक्रियामा सहभागी हुन मन्त्री परिषदका अध्यक्ष रेग्मीको आह्वान चुनावसित डराउनेहरूले सरकारको विरोध गरेको कङ्ग्रेस उपसभापति पौडेलको आरोप बङ्गलादेशमा पहिलोपटक संसदको अध्यक्षमा महिला चयन भारतमा पेट्रोलियम पार्थको मूल्य घट्यो र आइसिसी लिग डिभिजन थ्रीमा नेपालले आज आजक बर्मुडाको सामना गर्ने थ्री स्टार क्लबले भारतको मोहन बगानसँग मैत्रीपूर्ण फुटबल खेल खेल्दै अवस्था अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको दिउँसो दुई बजेको अर्पण समाचार सकियो ध्रुवराज विदा भई नमस्कार